माया बोलाउनको लागि सदाको बसाइमा जस्तै आजको यो बसाइमा पनि केही साथ उपस्थित भएका छौँ प्रविधिबाट प्रदीपले साथ दिनुभएको छ अनि आवाजबाट म महेश भौरा तपाईँ रेडियो गोल्बे एकानब्बे दशमलव दुई मेघाड सँगसँगै देशका विभिन्न जिल्लाहरू र इन्टरनेट अनलाइनमा W W W dot Gulmi today dot com W W W dot हाम्रो गुल्मे न्युज डट कम सुनौलो संसार डट कम गुल्मे खबर dot com Gulmi times dot com Pallikot news dot com र नेपाली संसार रेडियो अस्ट्रेलियाबाट एक साथ सुन्दै हुनुहुन्छ हामी हरेक हप्ताको शनिबार रातको नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँको रेडियो सेटसम्म आउने गर्छौँ यो आवाज यो आवाज सँगसँगै सुन्दै हुनुहुन्छ भने कसैको याद आउँदै आउने गर्छ यही समयमा त्यही यादलाई मेटाउनको लागि त्यही यादलाई बोलाउनको लागि तपाईँलाई साथ दिन आएको छु तपाईँको दुखेको मनमा मलमपट्टि लगाउनको लागि म आएको हुँ सुनेर साथ दिनुहोला माया गर्नुहोला सदाको बसाइमा जस्तै एउटा फरक श्रृङ्खला एउटा फेरि नयाँ श्रृङ्खला तपाईँले सुनिरहनु भएको श्रृङ्खला धेरै मन पराउनु भयो कार्यक्रमलाई धेरै रुचाउनु भयो धेरै मन पराउनु भयो मनको ढुकढुकी बनाउनु भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ आभारी रहन्छु यहाँप्रति रात्रिकालीन समय छ के गर्दै हुनुहुन्छ कसो गर्दै हुनुहुन्छ यही समयमा कसैको अवधि याद आउने गर्छ तिनै तिनै यादका कुराकानी गर्छौँ तिनै माया प्रेम मिलन बिछोडका कुराकानी गर्छौँ र तपाईँले साथ दिनुहुनेछ धेरै साथीहरूले पत्र पठाउनु भएको छ धेरै टाढा टाढाबाट खुसी लाग्छ यसरी तपाईँका पत्रहरू प्रसारण गर्न पाउँदा तपाईँका पत्रहरू वाचन गर्न पाउँदा आजको कार्यक्रममा पनि एकजना साथी एकजना मन जो मनले औधी सम्झाउनु भएको छ कसैलाई याद गरिरहनु भएको छ उहाँको कथा उहाँको जीवन कहानी उहाँको जीवन कथा उहाँको याद लिएर उपस्थित भएका हौँ सुनेर साथ दिनुहोला बर्खायामको समय हो बाहिर पानी परिराखेको छ झरी लागिरहेको छ बादल लागेको छ चारैतिर अँध्यारो छ चकमन्न छ यही अँध्यारोमा कसैलाई सम्झिँदै यही अँध्यारोमा कसैलाई सम्झँदै हुनुहुन्थ्यो होला त्यही यादलाई मेटाउनको लागि हामी आएका हौँ आजको व्यवसायमा पनि मैले एकजना साथीको पत्र लिएर आएको हुँ पत्र पठाउनु भएको छ शिवानी पछाइ सङ्गीत भन्नुहुन्छ तम्घास पुतली बजारबाट हाल भने काठमाडौँ बानेश्वरमा हुनुहुन्छ उहाँले इन्टरनेट अनलाइनबाट सुन्दै आएकी छु भन्नुहुन्छ कार्यक्रम कार्यक्रमको बारेमा केही कुराहरू लेख्नु भएको छ लेख्नुहुन्छ महेश दादा तपाईँको यो कार्यक्रम मार्फत प्रसारण गरी सहयोग गरिदिनु भएकोमा अत्यन्तै आभारी छु यो कार्यक्रमले विगतका यादलाई ताजा बनाउनुको साथै धेरैको जीवन मलाई पुनर्मिलन गराएको छ आज यो कथा मलाई लेख्न बाध्य बनायो यही कारण यही कार्यक्रमले सबैले आफ्नो यथार्थलाई कोट्याए त्यस्तै मलाई पनि मेरो कथा लेख्न मन लाग्यो अनि जानी नजानी भए पनि आफ्नो कथावस्तु प्रस्तुत गर्न खोज्दैछु कार्यक्रमले धेरैको माया पाएको छ साथ पाएको छ र धेरैले आफ्नो यथार्थ प्रस्तुत गर्ने मौका दिएको छ हौसला दिएको छ सबैलाई सेयर गर्ने अवसर दिएको छ यो एउटा सुनौलो अवसर हो आफ्नो वास्तविक जीवन कथा प्रस्तुत गर्न पाउनु हामी श्रोताहरूको लागि यसको लागि रेडियो गोलमेर तपाईँ कार्यक्रम सञ्चालक महेशजी तपाईँप्रति विशेष आभार व्यक्त गर्दै मेरो जीवन कथा प्रस्तुत गर्न चाहन्छु यहाँबाट यसरी महेशजी मेरो जन्म विक्रमसम्म दुई हजार चौवन्न साल भदौ सत्ताइस गते गुल्मीको पश्चिमी क्षेत्रमा अवस्थित एउटा सुन्दर गाउँमा भयो मेरो जन्म भयो संयोगवश म शिक्षित परिवारमा सम्पन्न परिवार अनि शिक्षित परिवार थियो हाम्रो सुन्थे मेरो बाबा मम्मीको प्रेम विवाह हो रे मैले सुनेको अरे अरे कुराका मलाई थाहा छैन यसै मैले भन्न सक्दिनँ र यसै मैले लेख्न पनि सक्दिनँ मैले मैले सोधेकी पनि छैन अहिलेसम्म कलेज पढ्दा पढ्दै प्रेम जालमा परेर एकअर्काले नै आफ्नो परिवारको सल्लाह लिएर माघे विवाह गर्नुभएको रे मैले सुनेकी छु समय बित्दै गयो म हुर्कँदै गएँ बढ्दै गएँ भन्छन् म सात महिनामा जन्मेकी रे निकै भाग्यमानी छु भन्छन् सबैजनाले मलाई निकै कलिलो ज्यान थियो रे छोप्न पनि जराएर कपासले तेल लगाउने गर्थे रे मलाई यस्तैमा म जन्मेको छ सात महिना पनि नबित्दै मेरो मम्मीको मृत्यु भएछ देवासन भएछ म सानी रहेछु हुर्काउन गाह्रो थियो रे हो दादा साह्रै दुःख लाग्थ्यो मलाई ती दिनहरू सम्झँदा आज हो तिनै कहानीहरू तपाईँलाई लेख्दैछु म सानी रहेछु हुर्काउन गाह्रो थियो मलाई जनतन मेरो घर परिवारले हुर्काउने प्रयास गरिरहेछ यस्तैमा म करिब दुई वर्ष कि हुन्जेल समय यसरी नै बितेछ समयको चक्र यसरी नै अगाडि बढेछ हो दादा मलाई मलाई आमाको कमी हुन नदिन त्यो महसुस नगराउन मेरो बाबालाई मेरो बाबालाई दोस्रो विवाह गर्न लगाइयो दोस्रो विवाह गर्नुभयो मेरो बाबाले मलाई केही एउटा झल्को याद छ त्यही कुरा मेरो मनमा मेरो मानसपटलमा घुमिरहेछ हो त्यही दिन जुन साँझमा मलाई एउटी अत्यन्तै सजेकी सुन्दर युवती अपरिचित युवती ती महिलाले मम्मी भन्न लगाइएको थियो मम्मी भन्न लगाइएको थियो ती ती महिलालाई त्यही समयबाट मेरो आमा बनेर रहन थाल्नुभयो मेरो घरमा भित्रनु भयो मलाई खै किन त्यो समय हातमा कालो चुरा लगाइदिएको मलाई याद छ दादा त्यसपछि मैले मम्मी भन्ने अवसर पाएँ खुब माया दिनुभयो मलाई खुब माया गर्नुहुन्थ्यो घरमा सोच्नुहुन्थ्यो मैले मेरो जन्मदिने आमा वा नै हो भनेर ठानेकी छु मलाई थाहा छैन दादा र मलाई थाहा नदिन थुप्रै योजनाहरू बनाइएको थियो याद स्वरूप घरमा न त तस्विर नै थियो न त कुनै सामग्रीहरू यस्तैमा म दुई हजार उनासाठी सालमा कक्षा आरम्भ गरेँ हो कक्षा सुरुवात गरेँ गाउँकै एउटा विद्यालयमा खुब माया दिनुहुन्थ्यो घरमा सबैजनाले हाम्रो एकदमै जोइन्ट फ्यामिली थियो हाम्रो सबै परिवार आआफ्नो काममा व्यस्त तर साँझमा सबैजना घरमा हुने प्रविधि थियो सुखी परिवार थियो खुसी थियो मलाई आमाको कमी हुन दिएन तर कता कताबाट थाहा पाएँ कोही कोही त कति स्टोरी हुन्छन् र टोडिदिन्छन् त्यो त्यो वाक्यलाई बाहिरीले त जेठीको छोरी यति ठुली भइछ भन्दै भन्दथे मलाई तर मैले बिस्तारै बिस्तारै थाहा पाउन थालेँ घरमा मैले अहिलेसम्म सोधिनँ किन यस्तो भन्छन् भनेर सानैबाट निकै तिखो बुद्धि भए कि म छिटो छिटो हुर्कँदै गएँ बढ्दै गएँ मेरो दिमागले छिटो छिटो कुराहरू टिप्थ्यो दादा त्यसैले होला यति भएर म मम्मीसँग कहिले सुतिनँ यति माया दिए पनि अरू सबैसँग सुतेँ सानोमा त तर खै मम्मी बाबासँग जान्ने भन्थिनँ अरे किन हो त्यो बाल मस्किसाले चाहेन होला नबुझेर पनि हो दादा मम्मी भन्थे अरू बेला पछि लाग्थ्यो तर सुत्न खै कहिले मानिन रे म मम्मीसँग यस्तैमा दिन चारै बित्दै गए दादा म विद्यालय जान थालेँ सानैबाट अलि म एकदमै ट्यालेन्ट थिएँ अरे पढ्दै जाँदा समयसँगै चल्दै जाँदा मलाई त्यो विगतको वास्तविकता थाहा भयो अरू केही नि निशानी थिएन उहाँको मम्मीको नाममा केही थिएन केवल मसँगै जोडिएको त्यो जन्म दर्ता बाहेक याद स्वरूप केही थिएन हो दादा गाउँमा सबै कि प्यारे हुनुहुन्थ्यो रे मम्मी सबैले माया दिन्थे रे बुहारी भन्थे रे भन्छन् राम्रो मान्छेलाई दैवले छिटो खोसिदिन्छ फो सँगै बाँच्न दिँदैन यति चाँडै लैदिन्छ फो आज तिनै कुराहरू लेख्दैछु तपाईँलाई खोसिदिन्छ दैवले यस्तै भयो यहाँ पनि हो राम्रो मान्छेलाई बाँच्न दिएन दैवले सदरमुकाममा जन्मेकी मेरो मम्मीले गाउँमा धेरै कुरा सिकाउनु भएछ सिलाइ बुनाइ तालिमदेखि आफन्तलाई साक्षर बनाउन थुप्रै प्रयत्नहरू गर्नुभएछ त्यसैले पनि सबैले मलाई माया दिएका रहेछन् भन्छन् तिम्रो मम्मीले मलाई बुन्न सिकाएकी कसैले भन्छन् तिम्रो मम्मीले मलाई पढ्न सिकाएकी लेख्न सिकाएकी त्यो बेला मसँग जवाफ हुँदैन म चाहन्न त्यो विगतलाई पुनः याद गर्न त्यो निष्ठुरी आमालाई याद गरेर के गर्नु जसले मलाई माया पनि नदिए बाँच्नु न मर्नुको स्थितिमा छाडेर जानुभयो याद गर्दिनँ मामुलाई किन यति सानै उमेरमा दुःख दिएर जानुभयो मामुले थाहा छैन दादा त्यसैले पनि मेरो बाबा मबाट टाढा हुन चाहनुहुन्छ किनकि त्यही निष्ठुरी आमाको याद मेटाउन के के गर्नु म नजिक हुँदा त्यो विगत याद बनेर आइदिन्छ हो म नजिक हुँदा याद बनेर आइदिन्छ होला त्यसैले बाबा पनि टाढा टाढा बन्दै हुनुहुन्छ टाढा टाढा बन्ने प्रयत्न गर्दै हुनुहुन्छ त्यसैले होला दादा तर जे होस् निकै माया गर्नुहुन्छ उहाँले मलाई समयले गति लिँदै गयो म पनि त्यही बाल्यपलमा रमाउँदै रमाउँदै कक्षा दुई पास गरेछु र त्यही गाउँमा बिस्तारै बिस्तारै बढ्दै गएँ हुर्काँदै गएँ हो दादा बढ्दै गएँ त्यसपछि मेरो परिवारले मेरो भविष्य उज्जवल बनाउन भन्दै सदरमुकाममा पढ्न लैजाने निर्णय गर्नुभयो सदरमुकाम तम्घासमा मेरो अङ्कलले जागिर गर्नुहुन्थ्यो घर पनि थियो तम्घासमा त्यही बस्न र पढ्न जाने भए अङ्कल अनि मेरो फुपूसँगै म त्यहीँ बस्न थालेर भर्ना भएँ त्यहाँको नामी बोर्डिङमा त्यहाँ गएर पनि म कक्षामा प्रथम हुँदै जान थालेँ बाल्यकाल त्यो पनि साथीसँग खेल्दै कसरी बित्यो थाहै भएन पत्तै भएन यस्तै गर्दा गर्दै विक्रमसम्म दुई हजार अडसट्ठी सालमा मैले कक्षा आठ पढ्न थालेँ नयाँ बजारमा मेरो घर थियो नजिकै विद्यालय आउने जाने क्रम चल्दै थियो यस्तैमा भर्खर भर्खर किशोर अवस्थाले छुन थालेछ सबै चञ्चले देखिन्थे कक्षामा धेरै रमाइलो हुन्थ्यो एक्लै अर्कोलाई मजाक बनाउने गर्थे यस्तैमा एउटा सहयात्रीलाई कक्षाको क्याप्टेन बनाइयो र मलाई उप क्याप्टेन बनाइयो विश्वास अलि जिद्दी स्वभावको थियो ऊ मप्रति आकर्षित भएको रहेछ किन त्यो समय क्याप्टेनले भनेको सबैले मान्थे जसले अरू केटाहरूलाई मसँग बोल्न दिँदैन भन्थ्यो ऊ मात्र बोल्ने रे मसँग खुब जिद्दी गर्थ्यो मलाई रिस उठ्थ्यो ऊदेखि म ऊबाट टाढा बन्थेँ खुब घृणा गर्थेँ मैले उसलाई त्यति बेला हो मैले उसलाई घृणा गर्थेँ मलाई मन पराउने कुरादेखि मैले उसलाई घृणा गर्दै गएँ मेरो साथीलाई बानेको रहेछ मैले धेरै पछि थाहा पाएँ त्यो बाल्यकाल के हुन्थ्यो र थाहै भएन कसले मन पराउँछ भन्दा पनि रिस उठ्ने रे कस्तो हदसम्म है खै के नै गर्थ्यो र त्यो भन्न त के नै हुन सक्थ्यो र भन्न त के नै सकिन्थ्यो र तर यो अबुझ मस्किस्ताले के के सोच्यो त्यो बेला के के सोच्यो थाहै भएन मन परायो भन्ने थाहा पाएपछि नै नबोल्ने चाहना हुन्थ्यो यो मनलाई रिसाएर बस्थेँ म उसको माथिल्लो बेन्चमा उसका साथीहरूले मलाई जिस्काएर भन्ने गर्थे विश्वासका कुरा गरिरहन्थे मेरो सामु उसको तारिफ गर्थे विश्वास यस्तो मान्छे उस्तो मान्छे भन्थे यसैमा कक्षा आठ बित्न लाग्यो विद्यालयबाट पिकनिक जाने कार्यक्रम भयो त्यस पछाडि मबाट टाढा बने पछि क्लासबाट साथीहरू मात्र पिकनिक जाने निर्णय भयो म पनि गएँ पिकनिकमा दोहोरी गाउन लगाइयो म अलि दोहोरी गाउने भएर होला र उसले पनि गाउँदो रहेछ म हार्न सकिनँ गाएँ उसको प्रश्नको जवाब दिँदै गएँ गीतको माध्यमबाट उसले आफ्नो प्रेम व्यक्त गर्यो र मैले त्यसलाई बहिष्कार गरेँ हो दादा ऊ दोहोरीमा निकै रम्न खोज्यो तर निराश बन्यो अन्त्यमा हो अन्त्यमा उसले मलाई जित्न सकेन कक्षाको अन्तिम दिन सम्झना स्वरूप मिठा मिठा परिकार ल्याएर कक्षामा सजाइयो हो हो दादा रमाइलो गर्दै तस्बिर खिच्दै मायाको चिनो आदान प्रदान गर्ने चलन थियो त्यो दिन पनि हामी यही भनेर तयारीमा थियौँ त्यही पनि ग्रिटिङ कार्ड ल्याएकी थिएँ मैले मसँगै पढ्ने एउटा साथीले विश्वासलाई मन पराउँथे हो उसले औधी मन पराउँथे उसलाई तर दादा विश्वासले उसलाई मन पराउँदैन थियो त्यो देख्दा उसलाई खुब रिस उठ्थ्यो उसले पनि ग्रिटिङ कार्ड ल्याएकी रहेछ मैले सबैलाई दिएँ आदान प्रदान कार्यक्रम चलिरहेको थियो मैले उसलाई पनि दिएँ विश्वासलाई र यो साथीले पनि हामीलाई यही क्रममा मेरो ग्रिटिङ कार्ड च्यातेर डिस्टर्बमा फालिदियो हो दादा मेरो सम्झनाको तिरस्कार गर्यो उसले र मबाट टाढा बन्दै गएँ मैले सोद्धा साथीको कार्ड देखाएर यो होइन भनेर दाबी गर्न खोजेँ उसले मैले दिएको ग्रिटिङ कार्ड च्यातेर फोहोर फाल्ने ठाउँमा फाले तर विश्वासले त्यो कार्ड फोहोर फाल्ने ठाउँबाट उठाएर हेऱ्यो मैले त्यो केटी साथीलाई दिएको चिनो फोहोर फाल्ने ठाउँमा भेटायो म रोएँ फो औधी रोएँ र भर सोधेँ तर जवाफ आएन त्यही समय विश्वासले मेरो आँखामा आँसु देख्न सकिन्छ र त्यो केटीले उसलाई दिएको कार्ड च्यात्यो र त्यसै गरी फाल्यो फोहोर फाल्ने कन्टेनरमा र सोध्यो अब तँलाई कस्तो लाग्यो मैले विश्वासलाई गाली गरेँ किन यस्तो गर्यो त्यो त तिमीलाई उसले दिएको चिनो थियो तिमी त ऊ जस्तो छैनौ होइन र तिमी अरूको इज्जत गर्न जान्ने मान्छे आज आज किन मेरो लागि गर्दैछौ यस्तो कुरा यही भन्दा उसले सबै सामु जवाफ दियो म तिमीलाई मन पराउँछु म तिमीलाई माया गर्छु भित्री हृदयदेखि नै चाहन्छु म दुःखी भएँ कति अनौठो छ यो संसार पनि जसले माया पाउन खोज्छ उसले पाउँदैन त्यो संसार जसले माया पाउन माया गर्न खोज्छ पाउँदैन जसले माया लिन खोज्छ त्यसले पाउँछ यो कस्तो प्रेम हो फु दादा यो कस्तो प्रेम हो